साथमा आउने कार्यक्रम अनुरोध सङ्गीतको पर्खाइमा बसिरहनुभएका तपाईँ सम्पूर्ण साथीलाई हार्दिक हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ अहिले रेडियो सानो फेरि एफएम एक सय थुप्रो आठ र internet online W W W dot radio सानो फेरि डट कमको प्रस्तुति कार्यक्रम अनुरोध सङ्गीत अनुरोध सङ्गीतको साथमा आएका छौँ प्राविधिक साथी चन्द्रबहादुर कौर अनि मसिजन हजुर आज पनि दिउँसो तिन बजेको उता समाचारपछि उपस्थित भएका छौँ र निरन्तर चार बजीसम्म तपाईँकै साथमा रहनेछौँ कार्यक्रम अनुरोध सङ्गीत मार्फत तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ अथवा गीत मार्फत आफ्नो साथीसँगै आफन्तजन प्रियजनलाई सम्झिन चाहनुहुन्छ भने तपाईँले एसएमएस गर्नुहोला अन्ठानब्बे छ छियासी शून्य नौ चार तेइस यो नम्बरमा एसएमएस गर्ने तरिका रहेको छ मोबाइलको एसएमएस बक्समा गएर आफ्नो नाम ठेगाना अनि कुनै गीत सुन्न चाहनु भएको छ भने त्यो गीतको नाम लेखेर आफूले सम्झिन चाहेका साथीहरूको नाम लेख्नुहोस् अनि मोबाइलमा एसएमएस सेन्ड गर्नुहोला हजुर मैले तपाईँले कार्यक्रममा एसएमएस गर्ने तरिकाको बारेमा जानकारी गराएँ नेपालमा रहने साथीहरूले मोबाइलमा एसएमएस गर्नुहोला र प्रदेशमा रहनुभएको साथीले पनि यदि अनलाइनमा रेडियो सुन्दै हुनुहुन्छ भने तपाईँ पनि कार्यक्रममा सहभागी बन्न सक्नुहुनेछ जसको लागि तपाईँ फेसबुकको प्रयोग गर्नुहुन्छ भने रेडियो सानेभेरीको लाइक पेज छ facebook dot com slash radio Sanibheri Rukum लेखिएको त्यसमा चाहिँ हरेक दिन हामी कार्यक्रमको लागि एउटा स्ट्याटस राख्छौँ रा स्ट्याटस राखिएको हुन्छ र त्यस स्ट्याटसको कमेन्ट बक्समा गएर आफ्नो सन्देश लेखिदिनुहोला र तपाईँको सन्देश जस्ताको तस्तै तपाईँको घर परिवार आफन्तीजनसम्म हामी पुर्याउने कोसिस गर्नेछौँ हजुर तपाईँ तपाईँको लागि तपाईँ साथीहरूको लागि एसएमएस गर्नुहोला र विदेशमा रहनुभएको लागि मात्रै हो फेसबुक एसएमएस नेपालमा रहनुभएको जति साथीहरू हुन्छ रेडियो सुन्दै हुनुहुन्छ तपाईँहरूले मोबाइलमा एसएमएस गर्नुहोला र प्रदेशमा रहनुभएको साथीको लागि मात्रै हो facebook SMS radio Sani Bheri को लाइक पेज छ facebook dot com slash radio सानो फेरि रुकुम लेखिएको त्यसैमा एउटा स्ट्याटस छ तपाईँ देख्न सक्नुहुनेछ र तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ त्यसै स्ट्याटस कमेन्ट बक्समा गएर चाहिँ आफ्नो सन्देश छोडिदिनु होला त्यति भयो भने तपाईँको एसएमएस हामी कार्यक्रमबाट भाषण गर्नेछौँ हजुर धेरैभन्दा धेरै एसएमएसहरू प्राप्त भएका छन् म पालै पालो आवाज दिँदै जानेछु र पहिले भने पहिलो चरणमा म राख्दैछु मोबाइल एसएमएसहरू धेरै साथीहरूको एसएमएस प्राप्त भइसकेका छ तपाईँ पनि कार्यक्रममा एसएमएस गर्न सक्नुहुनेछ पहिलो चरणको पहिलो एसएमएस म यति बेला उठाउँदैछु लेख्नु भएको छ नमस्ते खोला गाउँ पाँच माथि सरकिना रुकुमबाट म सुनिल केसी हो सुनिल केसी विवास पनि लेख्नु भएको छ यस गीत मार्फत साथी सङ्गीत सबैलाई मैले धेरै धेरै सम्झेको छु भनी लेख्नु भएको छ सुनिलजीले रोल्पाको पाछाबाङबाट लभली मनोजको एसएमएस प्राप्त भएको छ अर्को साथी हुनुहुन्छ यति बेला म उहाँको एसएमएस पनि हेर्दैछु रोल्पाको पाछाबाङबाट अमर अभागी आँसु हो विशेष गरी प्यारी पीलाई सम्झेको छु भनी लेख्नु भएको छ अमरजीले सुर्खेतको काफलकोट दुईबाट निर्मल एकल हो यदेखि जेठसम्मका साथी सङ्घीहरूको लागि र आफन्तीजनको लागि भन्नुहुन्छ जस्तै रोल्पाको पाछाबाङ नौ हलहलीबाट लभली बहादुर ओलीको एसएमएस प्राप्त भएको छ लक्ष्मी प्रिया खड्का हुनुहुन्छ अर्मा साथ काँडा र एसएमएस गर्नुभएको छ साथीहरूलाई एकदमै सम्झिनु भएको छ र तिहारको पनि शुभकामना व्यक्त गर्नुभएको छ सम्पूर्णमा अर्मा साथ काँडाबाटै अभागी कान्छे एसके सानुको समेस प्राप्त भएको छ कार्यक्रममा भन्नेहरूको साथी हुनुहुन्छ शिवरात छ शिर्पा सल्यानबाट मान पाण्डव किरण ओली हो भने लेख्नु भएको छ पाण्डवजीले अर्को साथी हुनुहुन्छ यति बेला विजय राहुल सलापाखा दुई भुरुङ्गा रुकुमबाट समेस गर्नुभएको छ विजयजीले ह्याप्पी तिहार भन्नुहुन्छ thank you same to you हजुरलाई जाजरकोट सीमा पासेबाट हो म मिना बस्नेत भनी लेख्नु भएको छ मिनाजीले अर्को साथी लक्ष्मी रेग्मी सीमा एक जाजरकोटको बस्तीबाट एसएमएस गर्नुभएको छ भने जनक विष्ट सल्यानको बामेबाट सम्झिनु भएको छ जनकजीले सुर्खेतको काफलकोटदेखि दिपेन्द्र बुढा हुनुहुन्छ अर्को साथीको एसएमएस यहाँनिर म हेर्दैछु विष्णु अभागी पोखरा नौ अमलाचर रुकुमबाट सम्झिनु भएको छ विष्णुजीले अर्को साथी हुनुहुन्छ उहाँको नाम पनि म यति बेला हेर्दैछु कार्यक्रममा उहाँले लेख्नु भएको छ सिमली दुईबाट मनकला बिसी हुनुहुन्छ मनकला भनेर चिन्नुहुने साथीहरूलाई मैले एकदमै सम्झेको छु है भन्नुहुन्छ मनकलाजीले सल्यान सुइकोट आठ नयाँ गाउँदेखि चन्द्रराज बिसीको एसएमएस आएको छ भने अर्को साथीले पनि कार्यक्रममा सम्झिनु भएको छ रोल्पाको पाछाबाङबाट डम्बर हुनुहुन्छ त्यस्तै अर्को साथी रुकुमकोट आठ खोपी सहरबाट जीवन कुमारी बिएम अब बस्ने गीत मार्फत मलाई चिन्ने नचिन्ने आफन्तीजनलाई मैले एकदमै सम्झेको छु भन्नुहुन्छ वीरेन्द्र हुनुहुन्छ खाराबाट एसएमएस गर्नुभएको छ दुर्गा भवानी चन्द भलचोरो साथ सल्यान तेजराजको लागि र सम्पूर्ण साथीलाई मैले एकदमै सम्झेको छु भन्नुहुन्छ दुर्गा भवानीजीले अर्को साथी नवीन एकल राज हमाल हो भन्नुहुन्छ घोरेटा छ सुर्खेतबाट एसएमएस गर्नुभएको छ जाजरकोटको सालमा रेपेको मान्छे काली हुनुहुन्छ काली बिन्दास बुढाले एसएमएस गर्नुभएको छ चुनबाङ एकबाट मानबहादुर सुनारको पनि कार्यक्रममा एसएमएस प्राप्त भएको छ भने सेलापाखा छ लम्पाकोटबाट कुमारी कौर विशेष गरी मेरो आफन्तीलाई सम्झेको छु भन्नुहुन्छ जाजरकोट थालाबाट गङ्गा बिसी हुनुहुन्छ सम्झिनु भएको छ सम्पूर्ण साथीहरूलाई सालमा सल्यानको ढाकाराम पाँच गोठीवनबाट अझै सफल मल्ल विशेष गरी त जेसीलाई मैले रेडी बाटी सम्झेको छु धेरै धेरै माया छ भन्नुहुन्छ धर्माकोट झ्याडीबाङदेखि प्रदीप पाण्डे श्री सुपागल हुनुहुन्छ सम्पूर्ण साथीलाई भएको छ उहाँले पनि कार्यक्रमबाटै सल्यानको बस्तीबाट तारा विवश केसी सङ्गीतले पनि सम्झिनु भएको छ कार्यक्रममा जाजरकोटको भेरी मालिका नगरपालिकाबाट हुनुहुन्छ उहाँले आफ्नो नाम लेख्नु भएको छैन अर्को साथीको एसएमएस म यति बेला हेर्दैछु बामे नौ सल्यानबाट टेकराज बिसीको एसएमएस आएको छ भने पार्वती कुमारी सिंह हुनुहुन्छ गोरेटा साथ सुर्खेतबाट सम्झिनु भएको छ उहाँले वीरेन्द्र बुढाथोकी हो म प्रतिम काँडाबाट भन्ने लेख्नु भएको छ वीरेन्द्रजीले चोखाबाङ पाँच हिलको साथी दीपक ओली हुनुहुन्छ विशेष गरी मैले साथीलाई सम्झेको छु लेख्नु भएको छ सुर्खेतको रानीबासदेखि हुनुहुन्छ भीमराज खड्का मलाई भीमराजले चिन्नुहुने साथीको लागि भन्नुहुन्छ भीमराजजीले त्यस्तै मनिता कुमारी रेग्मी सीमा एक जाजरकोटबाट सम्झिनु भएको छ भने खोला गाउँको साथीको चाहिँ डबल एसएमएस आएको छ अर्को साथी जाजरकोटको जगतीपुरबाट सविता आचार्यले सम्झिनु भएको छ भने लोकराज सुनाम काँडा पाँच सेरा बाङ रुकुमबाट सम्झिनु भएको छ उहाँले भुरु साथ जाजरकोटदेखि संरचना देवकोटा आशाको एसएमएस प्राप्त भएको छ कार्यक्रममा अर्मा पाँच पोखराबाट देउराम डाँगी दुखी घायलले सम्झिनु भएको छ सम्पूर्ण साथीहरूलाई अर्को राजन ओली चोखाबाङबाट हुनुहुन्छ भने हरिकला रेग्मी हुनुहुन्छ सीमा जाजरकोटबाट यसरी पनि घर परिवारको लागि र साथीहरूको लागि भनी लेख्नु भएको छ दुलीपासबाट टिकाराम बिएम बस्ने गीत मार्फत मेरो घर परिवार लगायत मलाई चिन्नुहुने साथीहरूलाई धेरै धेरै सम्झेको छु र अन्त्यमा तपाईँहरूलाई पनि मैले एकदमै सम्झेको छु भनी लेख्नु भएको छ टिकारामजीले धन्यवाद टिकाराम तपाईँलाई एसएमएसको लागि जगतेपुर जाजरकोटबाट सविताको चाहिँ तपाईँलाई एसएमएस आएको साथै तपाईँलाई एकपटक एसएमएस गरिसक्नु भएको छ भने फेरि एसएमएस नगर्नुहोला एउटा मात्रै भए पुग्छ सल्यान जिमाले तिनबाट गङ्गाराम डिसी होम सिकिट मार्फत साथीहरू सबैलाई सम्झेको छु भन्नुहुन्छ बामी सात बडा पोखरा सल्यानबाट थुमान राणाको पनि कार्यक्रममा एसएमएस प्राप्त भएको छ तपाईँको माझमा तपाईँलाई हामी राख्दैछौँ निकै नै मिठो गीत रहेको छ नवीन पौडेलको आवाज युवा पर्यटनको यो कुरामा कि पराह क्षेत्र सिन्धुली गढी जनकपुर जान हजुर हरेक जात जाति छौ नाना थरी बसौँ ए देशमा रमेर नवीन पौडेल र साथीहरूको आवाजमा सजिएको निकै नै मिठो यो गीत राख्यौँ हामीले कार्यक्रम अनुरोध सङ्गीतको व्यवसायमा तपाईँले भर्खरै मात्र रेडियो सुन्दै हुनुहुन्छ भने यो हो रेडियो सानी फेरि एफएम मिक्सी सय थोप्ला आठ साथै W W W dot radio Sanobheri dot com संसारैभरि एकैसाथ प्रसारण भइरहेको तपाईँको आफ्नै मनको कार्यक्रम अनुरोध सङ्गीत र यति बेला प्रविधिबाट चन्द्रबहादुर कौरको दैलो साथ मिलेको छ भने आवाजमा सोम सिजन तपाईँका एसएमएसहरूमा आवाज दिइरहेको छु तपाईँ पनि कार्यक्रममा सहभागी बन्न चाहनुहुन्छ भने एसएमएस गर्नुपर्ने हुन्छ नेपालमा रहनुभएको साथीहरूले अन्ठानब्बे छ छयासी शून्य नौ चार तेइस यो नम्बरमा र प्रदेशमा रहनु हुने साथीहरूले चाहिँ एउटा सानोभेरीको लाइक पेज छ facebook dot com slash radio Sanobheri Rukum लेखिएको त्यसैमा एउटा स्ट्याटस छ र त्यसैमा तपाईँले आफ्नो सन्देश छोड्नुहोला त्यसपछि तपाईँले सुनेर साथ दिनुहोला कार्यक्रममा तपाईँको एसएमएस आउनेछ अवश्य पनि धेरै साथीहरूले चाहिँ नेपालबाट फेसबुकमा एसएमएस गर्नुभएको छ यो फेसबुकको लागि चाहिँ फेसबुकको सुविधा चाहिँ विदेशमा रहनुभएको साथीको लागि मात्रै हो तपाईँले फेसबुकमा एसएमएस गरे पनि म तपाईँको एसएमएस उठाउने छैन तपाईँको लागि चाहिँ नेपालमा रहनुभएको साथीको लागि अन्ठानब्बे छ छियासी शून्य नौ चार तेइस यो नम्बरमा एसएमएस गरिदिनु होला साथी विदेशमा रहनुभएको साथीहरूले चाहिँ फेसबुकमा एसएमएस गर्नुहोला म लाग्दैछु यति बेला फेसबुक एसएमएसतर्फ पहिलो एसएमएस म यति बेला उठाउँदैछु रुघा तिन रुकुममा बस्नुहुने रुघा दुई श्री मृत्युमा बस्नुहुने र रुघा तिनमा बस्नुहुने आफन्तीजनलाई मैले धेरै धेरै सम्झेको छु मेरो नाम तेज लाइट पुन हो रुघा दुई श्री मृत्यु हालमा कतारबाट सम्झेको छु कार्यक्रम सुनिरहेको छु एकदमै र घर परिवार आफन्तीजन सबैलाई सम्झेको छु म पनि आरामै छु र तपाईँहरू पनि आरामै हुनुहुन्छ होला भन्ने मैले आशा लिएको छु भन्ने लेख्नु भएको छ धन्यवाद त्यसलाई तपाईँलाई एसएमएसको लागि सर्वप्रथम त चाहने फेरि एफएमको होल परिवारलाई नमस्कार मेरो नाम नवीन पुन मगर हो भन्ने लेख्नु भएको छ सात समुद्र पारीबाट अरे उहाँ चाहिँ उहाँको घर चाहिँ नुवाकोट एक रुकुममा पर्छ र अहिले भने बिरानो मुलुक मलेसियामा हुनुहुन्छ यसै एसएमएसबाट यति बेला रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई एकदमै सम्झेको छु विशेष गरी त उही जे र छोरी तुलसा लगायत मेरो घर परिवार आमा बुवा सबैलाई सम्झेको छु म आरामै छु तपाईँहरू पनि आरामै हुनुहुन्छ होला नि है भनी लेख्नु भएको छ धन्यवाद नवीनजीलाई एसएमएसको लागि अर्को एसएमएस नमस्ते म गोपाल ओली स्पन्दन घर खाना दुई हाइबाङ हाल मलेसियामा छु र आउँदै गरेको दीपावलीको हार्दिक मङ्गलमय शुभकामना सम्पूर्ण नेपाली जनहरूमा दिन चाहन्छु र यसै गीत मार्फत मेरो घर परिवार आफन्तजन साथीसँगै सबैलाई सम्झेको छु र यति बेला रेडियो सानी भिडियो सुनि श्रोतालाई पनि मैले एकदमै सम्झेको छु गीत पनि म अब बस्ने गीत समर्पण गर्न चाहन्छु मैले लेख्नु भएको छ गोपालजी धन्यवाद गोपाल ओली स्पन्दनलाई एसएमएसको लागि नमस्ते म प्रेम बहादुर विश्वकर्मा श्रीपाली हो मेरो स्थायी ठेगाना मानपुर नौ रमाइलो गाउँ र हाल भारतको गुवाबाट मैले सम्झेको छु यसै कार्यक्रम कार्यक्रमबाट तिहारको शुभकामना सँगसँगै मेरो जन्मथलो प्यौघा चार नुवा प्यौघा चार स्टेसनरीको मेरो सम्पूर्ण आफन्तीजन परिवार सबैलाई तिहारको शुभकामना सँगसँगै म अब बस्ने गीत पनि समर्पण गर्न चाहन्छु धेरै धेरै सम्झेको छु म टाढा भए पनि लेख्नु भएको छ र श्रीमती घरमा बस्नु भएको सम्पूर्ण घर परिवार लगायत सबैलाई सम्झिनु भएको छ उहाँले अर्को एसएमएस अर्को हुनुहुन्छ दुई रुकुममा बस्नुहुने सबैलाई मैले सम्झेको छु भने लेख्नु भएको छ आकाशजीले आकाश पुन चुनबाङ दुई उहाँको ठेगाना र हाल भने कतारबाट उहाँले सम्झिनु भएको छ यसै कार्यक्रमबाटै घर परिवार सबैलाई सम्झेको छु आरामै रहेको जानकारी गराउन चाहन्छु भन्नुहुन्छ अर्को एसएमएस खारासा जिबाङ्रुकुमको मान्छे मेरो नाम अनिल कुमार गहतराज हो र हाल भने म मलेसियाको जोहारमा छु भनी लेख्नु भएको छ यसै एसएमएस मार्फत मेरो घर परिवार लगायत भाइ करण गणेश दलबहादुर शेरबहादुर अङ्कल चित्रभतिज निर्मल ज्वाई लगायत मेरो सम्पूर्ण घर परिवार माइती परिवार माउली परिवार सबैलाई सम्झेको छु भनी लेख्नु भएको छ रामको शिरपाली हो रुकुमुकाम पाँच उपल्लो गाउँ हो मेरो घर र अहिले भने म साउदी साउदीमा छु मेरो घरमा बस्नुहुने आमा बुवा मेरो काका सबैलाई सम्झेको छु मेरो सासु ससुरा प्यारी लगायत मेरो छोराछोरी छरछिमेक सबैलाई म आरामै रहेको खबर पुर्याउन चाहन्छु तपाईँ पनि तपाईँहरू पनि आरामै हुनुहुन्छ होला तिहार पनि आउँदैछ राम्रोसँग मनाउनुहोला सबैलाई शुभकामना भन्ने लेख्नु भएको छ सिम्बितेन रुकुमदेखि हुनुहुन्छ विवेक ओली सिम्ली तिन रुकुम हो मेरो घर हाल भने म मलेसियामा छु यसै कार्यक्रमबाट तिहारको शुभकामना सँगसँगै अब बस्ने गीत विशेष गरी मेरो जीवनसाथी लगायत छोरा र सम्पूर्ण घर परिवारलाई सम्झेको छु भनी लेख्नु भएको छ अर्को एसएमएस शान्ता सिंह मस्कोट छ हुनु मजकोट छ जाजरकोटको मान्छे अहिले भने बुटोलबाट एसएमएस गर्नुभएको छ धन्यवाद तपाईँलाई पनि एसएमएसको लागि र मबाट टाढा भएका साथीहरूले चाहिँ अन्ठानब्बे चौवालिस सत्तरी पचास पचपन्नमा सम्पर्क गर्नुहोला भनी लेख्नु भएको छ उहाँले अर्को एसएमएस म यति बेला हेर्दैछु उहाँको नाम रहेको छ नाम कमल प्रकाश बेसी मेरो घर घेतमा चार रुकुम राहाल नेपालगञ्ज भनी लेख्नु भएको छ नेपालमा रहनुभएको साथीहरूको लागि चाहिँ अन्ठानब्बे छ छियासी शून्य नौ चार तेइस यो नम्बरमा एसएमएस गर्नुहोला तपाईँले म तपाईँलाई फेरि पनि अनुरोध गरेँ अर्को एसएमएस कर्णबहादुर खड्का हुनुहुन्छ घेतमा एक बाँके रुकुमको मान्छे हुनुहुन्छ र अहिले भने बिरानो मुलुक मलेसियामा हुनुहुन्छ कार्यक्रम सुन्ने गर्छु नियमित र यसै यसै कार्यक्रमबाट मेरो घर परिवार लगायत आफन्तजन छर छिमेक र मलाई कर्णबहादुर खड्का भने चिन्नुहुने सबैलाई मैले धेरै धेरै सम्झेको छु र तिहारको पनि शुभकामना व्यक्त गर्न चाहन्छु भने लेख्नु भएको छ धन्यवाद तपाईँलाई पनि एसएमएसको लागि अर्को एसएमएस म यति बेला हेर्दैछु मैले साथी नेपालबाट पनि लेख्नु भएको छ र म नेपालको एसएमएस मैले लिइरहेको छैन विदेशको मात्रै मैले एसएमएस लिइरहेको छु फेसबुक एसएमएस यति बेला सूर्य कुमार पुन हो मेरो घर कुमकोल नौ गर्खानी म तारमा छु सात समुद्र पहाडीबाट मेरो जीवनसाथी अनि मुटुको टुक्रा छोरा निश्चल पुन र निशान पुनलाई मैले हर पल सम्झिरहेको छु मेरो आमा बुवा भाइ बहिनी ज्वाइँ भान्जा मेरो माइती परिवार सबैलाई सम्झेको छु भने लेख्नु भएको तपाईँलाई धन्यवाद एसएमएसको लागि अर्को एसएमएस ओम प्रकाश हमाल मेरो घर आखरी गाउँ साथ सिम्ता सुर्खेत झ्याम्प हालमा भारतमा छु भनी लेख्नु भएको छ तिहारको शुभकामना सँगसँगै आफ्नो आफन्तजन घर परिवार छरछिमेक र रेडियो सुनि बस्नुभएका सबैलाई शुभकामना सँगसँगै मिठो सम्झना समर्पण गर्नुभएको छ उहाँले तपाईँको माझमा यति बेला भने हामी एउटा गीत राख्दैछौँ पूर्णिमाको रातै रमाइलो त्यसपछि आउँछौँ सुन्दै गर्नुहोला पूर्णिमा तिमी रमाउँदाको साथै रमा साथै रमाइलो तिम्रो मेरो साथै रमाइलो रामजी काँटो साथीहरूको आवाजमा सजिएको यो मिठो लोकदोरी भाका राख्यौँ हामीले कार्यक्रमको यो बसाइमा गीतपछि कार्यक्रममा तपाईँलाई फेरि पनि स्वागत छ हामी यति बेला कार्यक्रम अनुरोध सङ्गीतको यो बसाइमा छौँ तपाईँले हामीलाई सुनिरहनु भएको छ एक सय थुप्रो आठ मेगाहरूको साथै रेडियो सानोभरि डट कम मार्फत संसारैभरि कार्यक्रम अनुरोध सङ्गीत हामी आउँछौँ हरेक हप्ताको सातै दिन दिउँसो सभा तिन बजीदेखि चार बजीसम्म तपाईँकै माझमा रहने गर्छौँ प्रविधिमा साथ रहेको छ चन्द्र कौरको भनी आवाजमा छु म सिजन तपाईँ नेपालमा रहनुभएको साथीहरूले चाहिँ अन्ठानब्बे छ छियासी शून्य नौ साढे तेइस यो नम्बरमा एसएमएस गर्नुहोला कार्यक्रममा सहभागी बन्न चाहनुहुन्छ भने र विदेशमा रहनुभएको साथीहरूले चाहिँ facebook dot com slash radio सानोगरीहरू रुकुममा एउटा स्ट्याटस राखेको छ त्यसमा कमेन्ट गर्नुहोला आफ्नो सन्देश छोड्न चाहनुहुन्छ भने म लाग्दैछु फेरि पनि फेसबुक एसएमएस धेरैभन्दा धेरै एसएमएसहरू प्राप्त भएका छन् हेलो नमस्ते सन्जी हुनुहुन्छ म गिरिराज रेउले हाल मलेसिया मेरो घर गाँजरी पिपल सल्यान हो भनी लेख्नु भएको छ र यसै गीत मार्फत घाँचरी पिपल तिन सल्यानमा रहनुहुने घर परिवार आमा बुवा भाइ बहिनी लगायत सम्पूर्ण परिवार आफन्तजनलाई सम्झिनु भएको छ गिरिराज अन्जान रेउलेजीले अर्को एसएमएस पनि म यति बेला उठाउँदैछु उहाँको नाम रहेको छ म यति बेला म हेर्छु उहाँको नाम सानी फेरि एफएमको के छ हालखबर लेख्नु भएको छ सन्चै छौँ हामी ह्याप्पी uh, दिपावली भन्नुहुन्छ thank you same to you Surendra KC हो खकेनकोट छ जाजरकोट हो मेरो घर र अहिले भने म बिरानो मुलुक मलेसियामा छु भनी लेख्नु भएको छ यसै एसएमएसबाट मेरो घरमा रहनुहुने आमा दाजु भाउजू भिनाजु भतिजी भतिजा लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई धेरै धेरै सम्झेको छु र दिपावलीको पनि शुभकामना छ भनी लेख्नुभएको धन्यवाद तपाईँलाई एसएमएसको लागि अर्को म यति बेला हेर्दैछु काफलकोट छ सिन्ता सुर्खेदेखि दिपक केसी हाल नेपालगञ्जमा हुनुहुन्छ अरे साथी नेपाली साथ नेपालका साथीहरूको लागि चाहिँ मोबाइल नम्बर हामीले छुट्याएका छौँ मोबाइलमा एसएमएस गरिदिनु होला तपाईँले र अर्को एसएमएस नमस्ते म झुलाबाट राजन देवकोटा हाल दुबईमा छु मेरो घरमा बस्नुहुने सम्पूर्ण घर परिवार विशेष गरी आमालाई सम्झेको छु बुवालाई सम्झेको छु र मलाई राजन पनि चिन्नुहुने सम्पूर्ण साथीहरूलाई छरछिमेकलाई पनि मैले सम्झेको छु तिहार पनि आउँदैछ नि देउसी खेलेको याद आउँछ राम्रोसँग देउसी खेल्नुहोस् है भन्ने भएको छ धन्यवाद तपाईँलाई एसएमएसको लागि अर्को एसएमएस महेन्द्र ओली सङ्गीतको सागर झुल्नेटा रुकुम झुल्नेटा घर भई हाल पनि म मलेसियामा छु अहिले कार्यक्रम सुन्दैछु मनपर्छ र यसै गीत मार्फत मलाई महेन्द्र ओली सङ्गीतको सागर पनि चिन्नुहुने सम्पूर्ण भावनात्मक साथीहरूलाई सबैलाई सम्झेको छु र विशेष गरी त मेरो घरमा रहनुभएको आमा बुवा लगायत मेरो भाइ बहिनी अनि मेरो छर छिमेको छात्र सङ्गीत सबैलाई सम्झेको छु भाइ भनिदिनु भएको छ अर्को एसएमएस कार्यक्रम सदा जस्तै आज पनि म कार्यक्रममा उपस्थित भएको छु नमस्कार म विश्राम देवकोटा मायाको सागर हो मेरो घर झुला हालमा मलेसियामा छु रेडियो सुन्दैछु मैले एकदमै मनपर्छ विशेष गरी मैले बिलाई सम्झेको छु र घर परिवारलाई पनि मैले धेरै धेरै सम्झेको छु भने लेख्नु भएको छ धन्यवाद विषम एसएमएसको लागि प्रसाराम ओली खारानौ हाल मलेसियाबाट सम्झिनु भएको छु कार्यक्रम सञ्जालिका दिदी र प्राविधिकलाई नमस्कार गरेँ यसो एसएमएस मार्फत मेरो घरमा रहेकी प्यारे श्रीमती छोरी दिपा र छोरा भुवनलाई एकदमै सम्झेको छु र मेरो आमा बुवालाई पनि मैले धेरै धेरै सम्झेको छु तपाईँहरू पनि आरामै हुनुहुन्छ होला म त आरामै छु भनी लेख्नु भएको छ धन्यवाद तपाईँलाई पनि सुन्दर एसएमएसको लागि अर्को एसएमएस म यति बेला उठाउँदैछु नमस्कार म प्रकाश भण्डारी चितौन हो मेरो घर हाल भने म मलेसियामा छु मलाई प्रकाश भण्डारी पनि चिन्नुहुने सम्पूर्ण भावनात्मक साथीहरूलाई मैले एकदमै सम्झेको छु धेरै धेरै सम्झेको छु भने कार्यक्रम सुन्दैछु भने लेख्नु भएको छ धन्यवाद तपाईँलाई पनि एसएमएसको लागि सन्देश चन्द हुनुहुन्छ मेरो घर रुखा दुई रुकुम र आजभोलि म सल्यान छु भने लेख्नु भएको छ साथी तपाईँले रेडियो सुन्दै हुनुहुन्छ भने तपाईँले मोबाइलमा एसएमएस गर्नुहुन्छ नेपालको साथीहरूले अर्को साथीको एसएमएस टिकाराम ओली हाल मलेसियादेखि हो रेडियो फेरि रेडियो सानी फेरि युनिटलाई मैले धेरै धेरै सम्झेको छु भने लेख्नु भएको छ र सम्पूर्ण भावनात्मक साथीहरूलाई पनि यसै कार्यक्रमबाट विशेष रूपमा सम्झिनु भएको छ उहाँले राजु परियार हाल इन्डियादेखि हो मेरो घर भलाक्चा नौलहमा पर्छ रुकुम भलाक्चामा पर्छ यसै कार्यक्रमबाट मेरो घरमा बस्नुहुने भलाक्चा नौलहमा बस्नुहुने आमा बुवा लगायत मेरो सम्पूर्ण घर परिवारलाई मैले एकदमै सम्झेको छु म त सम्झे छु तपाईँहरू पनि आरामै हुनुहुन्छ होला नि है भन्ने लेख्नु भएको छ अर्को एसएमएस म यति बेला हेर्दैछु हुनुहुन्छ यो Yunisa Rai all star media group भोजपुरबाट एसएमएस गर्नुभएको रहेछ उहाँले अर्को एसएमएसमा यति बेला हेर्दैछु उहाँले आफ्नो नाम लेख्नु भएको छ टिकाराम पुनमा गएर चिन् चिन्तन हो मेरो ठेगाना मकमा साथ फलाटे रुकुम हो र अहिले भने म मलेसियाको कोलालम्पुरमा छु कार्यक्रम मैले सुन्दैछु यसै कार्यक्रमबाट मेरो घरमा बस्नुहुने आदरणीय आमा बुवा र आमा बुवा सम्पूर्ण दाई भाउजू मेरो आफन्तीजन लगायत मलाई चिन्नुहुने मेरो जीवनसाथी दिपालाई पनि मैले धेरै धेरै सम्झिरहेको छु हर पल सम्झिन्छु हर दिन सम्झन्छु भनेर लेख्नुभएको छ धन्यवाद तपाईँलाई यो सुन्दर एसएमएसको लागि अर्को एसएमएस यहाँनिर उठाउँदैछु उहाँको नाम रहेको छ हेर्दैछु उहाँको नाम साथीले धेरै नाम लेख्नु भएको छ यति बेला पनि बाँकी एसएमएस एकछिनभरि लिएर आउनेछु यति बेला पनि हामी गीत सुन्दैछौँ तपाईँको माझमा हामी राख्दैछौँ माया एउटासँग बिही एउटासँग माया एउटासँग देउतासँग यस्तै रहेछ भाग्य लेख्ने नियम देउतासँग अन्जु पन्तको आवाजमा सजिएको निकै निकै अर्पी सुगम सङ्गीत राख्यौँ हामीले कार्यक्रम अनुरोध सङ्गीतको यो बसाइमा हामी कार्यक्रमको अन्तिम अन्तिम बसाइमा आएका छौँ र अन्तिम श्रेणीमा तपाईँका एसएमएसहरू र एउटा गीत हामीसँग अझै पनि बाँकी नै छ अन्त्यसम्म सुनेर साथ दिनुहोला र यति बेला पनि म फर्किँदैछु फेरि पनि मोबाइल एसएमएसतिर पहिलो एसएमएस उडाउँदैछु म नमस्ते म प्वाङ चारुकुमबाट विष्णु कँवर हो लेख्नुभएको छ विष्णुजीले अर्को साथी मन हराएको मान्छे सहयात्री तिलक थापा समर्पण सेकुर चार सल्यानबाट मैले एसएमएस गरेको छु भन्नुहुन्छ तेज राज दृश्य क्षेत्री सल्यानबाट सम्झिनु भएको छ तेज राजजीले तिलक सङ्गम थापा सहयात्री सङ्गीत प्रेमी स्विकोटबाट हुनुहुन्छ भने सिम्ली सिम्पल हरि सानो मगर बामी नौ सल्यानको साथीले पनि कार्यक्रममा सम्झिनु भएको छ एनपी समर्पण मल्ल फ्रम भल्सोर साते पोखरा सल्यानबाट हुनुहुन्छ भने चलापाखा दुई भुरुङ्गाबाट ओम प्रकाश रावल अभागीको पनि एसएमएस प्राप्त भएको छ ह्याप्पी दिपावली म दे म देवकुमार लभली हो भन्नुहुन्छ सबै साथीहरूलाई सम्झिनु भएको रहेछ उहाँले अरूमा सात काँडाबाट उषा खड्काको एसएमएस प्राप्त भएको छ कार्यक्रममा भने अर्को एसएमएस पनि म यति बेला हेर्दैछु भल्चौर पाँच सल्यानदेखि प्रेरणा बोहराले पनि सम्झिनु भएको छ सहयात्री चित्रकला चन्द हो गराइला आज रुकुमबाट भनी लेख्नु भएको छ अर्को एसएमएस म यहाँनिर उठाउँदैछु प्वाङको साथीको डबल एसएमएस तपाईँले एकपटक एसएमएस गरिसक्नु भएको छ भने फेरि एसएमएस पनि कस्ट नगर्नुहोला एउटा मात्रै एसएमएस भए काफी हुन्छ कार्यक्रममा प्रतिम काँडा पाँच खागलदेखि कैलाश बुढा थोकी मिलन कान्छोको एसएमएस प्राप्त भएको छ भने झुलाबाट भरत विष्टले पनि सम्झिनु भएको छ त्यस्तै एक राज्यको एसएमएस जाजरकोटबाट सम्झिनु भएको छ एक राजजीले अर्को एसएमएस पनि म यति बेला हेर्दैछु उहाँको नाम रहेको छ सल्यानबाट नवीन प्रकाशले सम्झिनु भएको छ त्यस्तै जाजरकोटको सालमाबाट कालीको एसएमएस पनि प्राप्त भएको छ अर्को एसएमएस धनकुमार खड्काले सम्झिनु भएको छ सम्पूर्ण साथीहरूलाई पनि चन्द्रबहादुर जीसी र प्रकाश जीषीको एसएमएस जाजरकोटबाट प्राप्त भएको छ धन्यवाद तपाईँहरूलाई पनि एसएमएसको लागि बलाराम शर्मा सीमा पाँच जाजरकोटबाट सम्झिनु भएको छ भने सालमा साते म झेरी जाजरकोटबाट राजे खड्काले पनि सम्झिनु भएको छ त्यस्तै जाजरकोटबाटै रेखा विश्वकर्माको एसएमएस प्राप्त भएको छ कार्यक्रममा भने दलबिर केसी मूलखोला साथै सल्यानबाट सम्झिनु भएको छ त्यस्तै सुप्रिया चन्द ठकुरी हो बाँफीकोटबाट भनी लेख्नु भएको छ सुप्रियाजीले अर्को एसएमएस म यहाँनिर उठाउँदैछु उहाँको नाम रहेको छ जाजरकोटबाट गगन केसीले सम्झिनु भएको छ भने भलाक्सा तिन खर्चीबाङबाट दिल्ली रमन खड्काले पनि एसएमएस गर्नुभएको छ उमेश बाबु मल्ल सल्यानको भल्चोरबाट हुनुहुन्छ भने रुकुमकोट जहारी नौबाट दीपक परियारको एसएमएस प्राप्त भएको छ त्यस्तै गरी अर्को साथीको एसएमएस पनि म यति बेला हेर्दैछु कार्यक्रममा मकमाछा जिपसिङबाट निकिता कुसारीले सम्झिनु भएको छ त्यस्तै सल्यानको श्रीकोटेबाट रमिला अभागीको एसएमएस प्राप्त भएको छ सानो बा सानो मल्ल हुनुहुन्छ चेलापाखाको चेलापाखा तिन छिनबाट सम्झिनु भएको छ भने मनराज मुस्कान मगर दुलीबाट एसएमएस गर्नुभएको छ त्यस्तै लभली प्रकाश बेसी सल्यानबाट हाल भने रुकुममा छु भने लेख्नु भएको छ उहाँले चन्द्रकला पुन सल्यानदेखि सम्झिनु भएको छ त्यस्तै अर्को साथी चोखाबाङ हिलबाट सरिता ओली विशेष गरी यानलाई सम्झिनु भएको रहेछ उहाँले खकिनकोटबाट मन बहादुर केसी हुनुहुन्छ जाजरकोटको खकिनकोटबाट सम्झिनु भएको छ भने मोलखोला साथ सल्यानबाट डम्बर राणाको एसएमएस पनि कार्यक्रममा प्राप्त भएको छ अर्को रमेश हुनुहुन्छ सल्यानबाटै त्यस्तै पृथ्वीकाना पाँच खागलदेखि साथीको चाहिँ डबल एसएमएस आएछ नन्दराम बुढा हो पिपल आर्ट रुकुमबाट मैले सम्झेको छु भन्नुहुन्छ नन्दरामजीले सन्चै हुनुहुन्छ म रूपेन्द्र डागी हो थारमारे सल्यानबाट भनी लेख्नु भएको छ रूपेन्द्रजीले नन्दरामको पनि फेरि पनि डबल एसएमएस नै आयो दिपक परियार हो अर्मा एक रुकुमबाट भन्नुहुन्छ दिपकजीले चोखाबाङ आठबाट लप्ली भरतको एसएमएस प्राप्त भएको छ भने अर्को साथीको एसएमएस पनि म यहाँनिर उठाउँदैछु हिरा बिएम खाराबाट सम्झिनु भएको छ हिराजीले त्यस्तै अर्को साथीको एसएमएस एसएमएसमा यति बेला हेर्दैछु कुलबाट पूर्ण सुनामको एसएमएस आएको छ तिन घापाघारबाट बालकुमार पुन मगरले सम्झिनु भएको छ भने रुकुमको नुवाकोटबाट तुलसा ओली मुस्कानको एसएमएस प्राप्त भएको छ अर्को स्मेस पनि म यति बेला हेर्दैछु कार्यक्रममा विजय विश्वकर्मा सल्यानबाट सम्झिनु भएको छ विजयजीले वीरेन्द्र सुनारले सम्झिनु भएको छ अर्को साथी हुनुहुन्छ सल्यानको भलचोरबाट सावित्रा चन्द ठकुरी हुनुहुन्छ भने अर्माबाट देव देवकुमार डाँगीले सम्झिनु भएको छ सल्यान जिमालीबाट हुनुहुन्छ सृजना डिसीले सम्झिनु भएको छ भने रेमन्त देवकोटा हुनुहुन्छ उहाँले पनि सल्यानबाटै सम्झिनु भएको रहेछ जगतिपुर जाजरकोटबाट सुमित्रा आचार्यको एसएमएस प्राप्त भएको छ त्यस्तै अर्को साथीको एसएमएस पनि म यहाँनिर उठाउँदैछु उहाँले नाम लेख्नु भएको छ दुली पाँच लाभादेखि सुमन बिहेमको एसएमएस प्राप्त भएको छ सल्यानबाट र रमिता जिएमले सम्झिनु भएको छ सल्यानबाटै विजय सन्दको एसएमएस प्राप्त भएको छ भने बामे पाँच भर्सिलबाट लभली हरिको पनि एसएमएस प्राप्त भएको छ कार्यक्रममा त्यस्तै मुरुबाट सङ्गीता मगरले सम्झिनु भएको छ अर्को साथी चार स्यालादेखि प्रेम प्रकाश गौतमको एसएमएस प्राप्त भएको छ स्यालापाखा तिन छिङबाट भावना बोहराले सम्झिनु भएको छ त्यस्तै गरेर अर्को सम्भवतः हामी अन्तिम अन्तिम बसाइमा आएका छौँ अन्तिम चरणको अन्तिम एसएमएसमा यति बेला उठाउँदैछु पिपल साथदेखि डिल कुमारी हो भने लेख्नु भएको छ हामी कार्यक्रमको अन्तिम अन्तिम बसाइमा आएका छौँ धेरैभन्दा धेरै एसएम एक सयभन्दा पनि धेरै एसएमएसहरू हामीसँग अझै पनि बाँकी नै छन् सबै एसएमएसहरूमा पालो दिन्छु आवाज दिन्छु भन्ने सोचेको थिएँ तर हामीले गाइनौँ समयले डाँडो काट्दैछ हामी अन्तिम बसाइमा आएका छौँ आजको यो कार्यक्रममा तपाईँका जसका एसएमएस समावेश भए तपाईँहरू सबैलाई धन्यवाद र एसएमएस गर्नुभयो तर पालो आइन तपाईँलाई पनि धन्यवाद भन्छु र आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव एवं प्रतिक्रिया छन् भने लेखेर पठाउनुहोला पत्राचार गर्ने हाम्रो ठेगाना रहेको छ कार्यक्रम अनुरोध सङ्गीत रेडियो सानी फेरि एफएम एक सय थोप्ला मेघार्ज मुसिकोट खलङ्गा एक रुकुम यसै ठेगानामा पत्राचार गर्नुहोला हजुर हामीलाई यति बेलासम्म सुनेर साथ दिनुहुने तपाईँ सबैलाई धन्यवाद यस्तै म बोलीको आवाज तपाईँसम्म पुर्याउनु भयो प्राविधिक साथी चन्द्रबहादुर कौरले चन्द्रजीलाई पनि विशेष विशेष धन्यवाद एवं आभार प्रकट गर्दै भोलि फेरि तपाईँका एसएमएस रिलेट कार्यक्रममा भेट्ने भाषा गर्दै आजको यो बसाइबाट भने तपाईँहरूको माझमा सिमसिमी पानीमा भनेको तपाईँको माझमा छोड्दै म सृजन पनि बिदा हुन्छु नमस्ते the night.